कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज तिम्रो हाम्रो पिरती सारङ्गीमा रुन्छ कठै पिया राजै भेट कहिले हुन्छ राष्ट्रकवि माधव घिमिरेका यी सुललित पंक्तिसँगै आजको एक सय उनहत्तरौं अजर अमर गीतहरूमा प्राविधिक मित्र दिनेश निरौला र यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आज नेपाली गीत संगीत जगतका सगरमाथा नेपाली कविताका धरोहर शिखर पुरूष माधव घिमिरेको जन्मदिन जन्मोत्सवको उपलक्ष्यमा हामीले अजर अमर गीतहरूका निम्ति प्राविधिक मित्र दिनेश निरूला र मैले उहाँलाई सम्पर्क गर्दा उहाँ आज राति नौ बजे पनि एउटा साहित्यिक कार्यक्रममा सहभागी भएर घर फर्किँदै हुनुहुन्थ्यो दिउँसो पनि उहाँ टेलिभिजनहरूलाई अन्तर्वार्ता दिनमै व्यस्त हुनुहुन्थ्यो र आज उहाँ बिहान पनि फोन गर्दा लेखनमा सक्रिय हुनुहुन्थ्यो छयानब्बे वर्ष पूरा गरेर सन्तानब्बे वर्षमा प्रवेश गरेका राष्ट्रकविको यो जन्मदिनको अपार खुशियालीको दिनमा उहाँसँग गरिएका गीत संगीतका कुराकानी र उहाँको पहिलो गीतका बारेमा रोचक घटना त हामीसँग छँदैछ तर पहिलो उहाँको यो गीतबाटै यहाँलाई हार्दिक स्वागत लाग्दछ मलाई रमाइलो लाग्दछ रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल चुली मनतिर पानी भर्ने पाँधेरो कई हेरू लाल बुरा देसी हेरू प्यावली हीर की बास में पर बीरह बोलने न्यावली सुन था बेलू की सी को ताके ले ली रात बीताऊ छु गाउँदा गाउँदै साथीले लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमाल सुली मनतिर पानी भर्ने पधेरो सम्झन्छु म हिँड्छुली आँसुको ढिका खसाली यो बिरानो मुलुकमा बस्दैन माया बसाली मन मा घाम न लागे जगत सारा अंधेरो नौ डाड़ा को पारी माँ प्रीति को देख मेरो प्रीति को देख समेरो मेरो काली ले कैलाई ताकि जाने बादल हातले मैले नथोए पनि छ कति कोमल दौडाइलान्छ मलाई यही बादलु छायाले पर्दछ जहाँ इन्द्रेणी परेला भिज्ने मायाले सक्दछ मलाई रमाइलो मेरै पाखा पखेरो कविवर माधव घिमिरेलाई राष्ट्रकविको पदवी गीतकार नगेन्द्र थापाले आफ्ना दाजु प्रधानमन्त्री सूर्यबहादुर समक्ष आग्रह गरेपछि सूर्यबहादुर थापाले त्यो प्रस्ताव दरबार लगेपछि उनलाई राष्ट्रकविको पदवी दिइयो कविवर माधव घिमिरे नेपाली साहित्य जगतमा कवि शिरोमणि लेखनाथ पौडेल महाकवि लक्ष्मीप्रसाद देवकोटा केदारमान व्यथित भवानी भिक्षु सूर्य गेवालीसँगै चर्चित स्तम्भका रूपमा त्यति बेला देखिए जति बेला नेपालमा सम्पन्न भएको भारतीय कवि र नेपाली कविको संयुक्त वाचनमा उनलाई पहिलो पटक भारतका प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चनले ससुर सुन्ने मौका पाए हरिवंश राय बच्चनले आफ्नो आत्मकथा बसेर से दूरमा पनि लेखे देवकोटा जस्तै अर्का तर ठिक उल्टा बाल सुलभ रमाइलो र अत्यन्त सस्वर कविता वाचन बन्ने कविका रूपमा म माधव घिमिरेलाई सम्झना गर्छु भनेर उनका बारेमा लेखे यी पंक्तिहरू माधव घिमिरेले आफ्नै घरको छानामा सुन्दै गर्दा एक दिन भनेका थिए हरिवंश राय बच्चनले पनि मन पराएको कविमा म पर्दछु तर माधव घिमिरेलाई नेपाली जनसमाजमा कसैले हरियाली कवि कसैले हिमाली कवि कसैले झ्याउरी कवि विभिन्न व्यङ्ग्य गरेर वा विभिन्न उपनाम दिएर जिस्काउने गरे पनि उनको लामो साधना सतत प्रयास र साहित्यसँगको उनको आत्मीयता र जीवनसँगको उनको एउटा जाजोल्यमान युगका कारणले गर्दा माधव घिमिरे आज यो शीर्षस्थ स्थानमा हुनुहुन्छ जहाँबाट कुनै पनि नेपाली जनताले कुनै पनि नेपाली पाठकले माधव घिमिरे देख्दा सिंगै नेपाल देखे जस्तो लाग्छ नातिकाजीको संगीत र स्वरमा माधव घिमिरेको यो गीत नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे तराई हाम्रो सुनका टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धान का छोरा को ए बाट संसार हेर्छौ सम्झलाई नरहे सम्झलाई नरहे सम्झलाई रहे र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो जुर्मुराउँछ जितको झालीले वैशाखको तालमा नचौला कहाँ मादलै नरहे मादलै नरहे बादलै नरहे कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखि हो बिउझौला कहाँ पूर्वको पहिलो पूजालाई नारे पूजालाई नारे पूजालाई नारे नेपाली हामी नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपाल र नेपालीको चिन्ता गर्ने एक महान कवि माधव घिमिरेलाई आज जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ वरिष्ठ कवि एवं गीतकार चेतन कार्की कवि मुरारी सिगदेल गायक शैलेश सिंह संगीतज्ञ माइक खड्गा र समाजसी माधव श्रेष्ठले संयुक्त रूपमा आज राष्ट्रकवि माधव घिमिरेलाई जन्मोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ भने मोहनजी लेख्नुहुन्छ ओहो देशका दाजुभाइ चारतिर फर्केका बेला एकताको सूत्रमा बाँध्ने कवि र प्रकाश दाईप्रति नमन भनेर लेख्नुभएको छ अमरदीप श्रेष्ठले राष्ट्र कवि माधव घिमिरेको सन्तानब्बेौं जन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना साथमा श्रीमती अप्सरा श्रेष्ठ फलेवास पर्वत फेन्तेक दक्षिण कोरियाबाट दिनेश रावत लेख्नुहुन्छ लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरू आदरणीय राष्ट्र कवि माधव प्रसाद घिमिरेज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना अमेरिका बोस्टनबाट धन लेप्चा पनि शुभकामना व्यक्त गर्नुहुन्छ भने हाम्रो ट्वीटरमा हामीलाई मेन्सन गर्नुहुन्छ श्याम रिमालले फूलको थुङ्गा बहेर गयो गीतमा म मरि गएको रिमिक्स गर्न दिन्न नेपाली हामी रहला कहाँ गीतमा पनि सन्तुष्ट भएमा गर्न दिन्छु भनेर राष्ट्रकविले भन्नुभएको कुरा श्याम रिमालले आफ्नो लेखमा प्रस्तुत गर्नुभएको छ भने कविवर माधव घिमिरलाई गोकुल त्यसै गरी सिरू भट्टराई यादव यादव थापा लगायत धेरै मित्रहरूले शुभकामना व्यक्त गर्नुभएको छ उमेश सिगदेलजीले नेपाली हामी रहौंला कहाँ नेपालै नरहे श्रदेय कवि माधव घिमिरेलाई जन्मोत्सवको शुभकामना भन्नुभएको छ माधव घिमिरेका जीवनका केही अद्भुत घटनाहरू छन् र माधव घिमिरेले पुर्याउनु परेको वा भुग्नु परेका घटनाहरू अलग्गै छन् मालती मंगले नामक गीती नाटक माधव घिमिरेले लेखे तर उनी चाहन्थे यो गीत यो गीत नाटकमा नारायण गोपालले गीत गाओस् तर त्यो बेला संगीतकार अम्बर गुरूङ र नारायण गोपालको बोलचाल थिएन अम्बर गुरूङ नारायण गोपाललाई गाउन लगाउने पक्षमा थिएनन् आफै गाउन चाहन्थे नारायण गोपाल अम्बर गुरूङको गीत मलाई कसरी गाउन दिन्छन् भनेर अन्यलमा थिए माधव घिमिरे आफै नारायण गोपालको नयाँ निवास महाराजगंज पुगे र भने नारायणजी म यहाँ उपकुलपति भएर तपाईँलाई भेट्न आएको होइन म एउटा गीतकार भएर तपाईँको सहयोग माग्न आएको हुँ तपाईँले मेरो गीती नाटक मालती मंगलेमा गाउनु पर्यो त्यसपछि नारायण गोपालले भने म कसरी गाउन सक्छु अम्बरले मलाई गीत गाउनै दिँदैन माधव घिमिरले भने त्यो चाँजो पाँजो म मिलाउँछु यसपछि नारायण गोपाल र अम्बर गुरूङको दश वर्ष लामो शीतयुद्धलाई माधव घिमिरेले नेपाल प्रज्ञा प्रतिष्ठानको महेन्द्र प्रतिमा कक्षमा समापन गरिदिए नारायण गोपाल र अमर गुरूङको पुनः बोलचाल गराए र पुनः नारायण गोपालले अमर गुरूङको संगीतमा मालती मंगलेका कालजय गीतहरू ढोका खोल मालती ढोका खोलन जस्ता गीतहरू गाए शिरको टोपी भुइँमा राखिस्ता गीतहरू गाए अझै अर्को रमाइलो प्रसंग यो नाटक तयार भयो नाटक तयार भएपछि दरबारमा नाटक दर्शन गर्नका निम्ति राजा रानीलाई बोलाउने कार्यक्रम तय भएपछि दरबारबाट समय दिइयो एक घण्टा सन्ता एक घण्टा सन्ताउन्न मिनट तर नाटक नै एक घण्टा साठी मिनटको थियो त्यो बेला अर्थात् दुई घण्टाको थियो दरबारबाट सवारी त्यसपछि नाटकको प्रदर्शनी अवलोकन त्यसपछि फिर्ती सवारी सबै जोड्दा दुई भन्दा बढी लाग्ने भएपछि रातारात अम्बर गुरूङले फेरि गीती नाटकको संगीतलाई काटकुट गरेर छोटो पार्नु पर्यो यी सबै घटनाले माधव घिमिरेले मालती मंगले मञ्चन गर्न कति दुःख झेले भन्ने कुरा एकातिर छ भने नारायण गोपालले गाउनका लागि कति संघर्ष गरे त्यसमाथि अम्बर गुरूङले संगीत गर्नका लागि कति मेहनत गरे सम्पूर्ण नाटकको गीत रेकर्ड भएपछि नारायण गोपालले म एउटा गीत गाउँदिन भने जुन गीत थियो यसमा हाँस्य अंश भित्र रुन्छ मुरली त बाहिर रुन्छ गोपी भन्ने अंश नारायण गोपालले गाउन इन्कार गरेपछि नारायण गोपाल जस्तै स्वर भएका अर्का गायक किरण प्रधानलाई गाउन लगाएर पनि नाटकमा रेकर्डिङको काम समाप्त गरियो माधव घिमिरेका जीवनमा धेरै अद्भुत घटनाहरू घटेका छन् तर एउटा साह्रै रमाइलो र अविस्मरणीय घटना हो संगीतकार अम्बर गुरूङले आफ्नो संगीतमा बाहेक अरूको संगीतमा कहिल्यै कसैको गीत गाएनन् तर कुनै के मिलेर संयोग भनौं वा सौभाग्य मिलेर नातिकाजीको संगीतमा अम्बर गुरूङले एउटै गीत गाए त्यो गीतको रचना थियो माधव घिमिरेको पहिलो बास बस्दछ यात्री झ्याउकेरी रुवाई तिमीलाई छोड्यो घामको झुल्कामा घामको कमा आँखामा आँसु रोकेर पानी भरेकी घल्टामा भरेकी घल्चामा डाँडाको जुना डाकेर टाढा बज्दछ बाँसुरी बज्दछ बाँसुरी छोडेको साथी सम्झेर राती लाग्दैन निदरी लाग्दैन निदरी नेपाली आधुनिक संगीतका दुई निर्माता मध्ये नातिगाजी र अम्बर गुरूङको संयुक्तिमा राष्ट्रकवि माधव घिमिरेको यो रचना राष्ट्रकवि माधव घिमिरे जहिले पनि सुन्दरी डाँडामा पुग्दा कलम र कागज समाएर केही लेख्न थालिहाल्थे यो इतिहास बेगनास तालका छिमेकीहरूलाई राम्रोसँग थाहा छ माधव घिमिरे जुन ठाउँ र जुन गाउँमा जन्मिए लमजुङका ती सबै पाखाहरू र लमजुङ वरपरका ती सबै ठाउँहरू पार गर्दै उनी दुई हजार एघार सालमा नोवाकोट हुँदै काठमाडौँ पसे त्यति बेलै उनले लेखे सत्ता हल्लाउने कविताहरू तर धेरै वर्षपछि माधव घिमिरेलाई सत्ताको भक्ति गरेको आरोप पनि लाग्यो तर पनि जनताले जनले मनले सम्मानपूर्वक राष्ट्रपति राष्ट्रपति त्यसै गरी राष्ट्रिय दलका सम्पूर्ण सारथीहरूले सहायतामा माधव घिमिरलाई ठूलो सम्मान दियो आज माधव घिमिरे नेपाल भारत बर्मा जही पनि नेपालीहरू छन् त्यहाँ सबैकामा सम्मानका साथ सम्झना गरिने कविका रूपमा चिनिन्छन् विमल डाँगी लेख्नुहुन्छ राष्ट्रकवि माधव घिमिरेज्यूमा जन्मदिनको लाखौं लाख शुभकामना यो अवसरमा मालती मंगलीको गीत सुन्न पाइन्छ कि भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ त्यसै गरी मिस्टिक आर्टले पनि शुभकामना व्यक्त गर्नुभएको छ राष्ट्रकवि माधव घिमिरेलाई सुकु सुतिहार टिका छेत्री अनन्त कटवाल कुमारजङ कार्कीले पनि कुमारजङ कार्की लेख्नुहुन्छ राष्ट्रकवि माधव घिमिरेज्यूमा जन्मदिनको लाखौं लाख शुभकामना बधाई अनि हार्दिक नमन हाम्रो अहोभाग्य हो कि यो उमेरमा पनि उहाँ जसरी सक्रिय हुनुहुन्छ त्यसको लागि उहाँ र ईश्वरलाई पनि हार्दिक सलाम अनि साधुवाद नेपाली गीत संगीत माधव घिमिरेज्यू बिना कस्तो हुन्थ्यो होला सोच्न पनि कठिन छ राष्ट्रकविको राष्ट्रप्रेमका गीतहरू अहिलेको अवस्थामा त झन कति समय सापेक्ष छन् नेपाली हामी रहला कहाँ नेपालै नरहे गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जोगमेर माझी पनि राष्ट्रकविलाई शुभकामना दिने क्रममा संगीतसँग उहाँको सम्बन्धलाई लिएर सम्मानपूर्वक लेख्नुहुन्छ त्यसै गरी हामीलाई फेसबुकमा र ट्विटरमा मेन्शन गर्नुभएको छ निर्मल थापाले श्याम रिमालले सुशील सिद्धान्तले शिरो भट्टराईले शिरो भट्टराई लेख्नुहुन्छ आजको कार्यक्रममा गीतकार नगेन्द्र थापा सुरुवार थापाका भाइ हुन् भन्ने थाहा पाउँदा अचम्म लाग्यो सांसारिक जोगी लेख्नुहुन्छ राष्ट्रकवि माधव इम्रेप्रति समर्पित आजको अझ अमर गीतहरू भैरवबाट सुन्दैछु भनेर लेख्नु भएको छ धना पौडेलजीले पनि राष्ट्रकवि माधव घिमिरेलाई शुभकामना व्यक्त गर्नुभएको छ काश्यप प्रितमले लेख्नुभएको छ साहित्यिक यात्राका दरिलो खम्बा तथा संरक्षक महाकवि माधव घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना दिनेश नेउपानेको शुभकामना त्यस्तै गरी संकल्प लेख्नुहुन्छ आज जिउँदा इतिहासका बारेमा धेरै कुरा जान्ने अवसर पाइयो राष्ट्र कविलाई जन्मदिनको शुभकामना नाना पौडेलले गाउँछ गीत नेपाली ज्योतिको पंख उचाले सधैँ सम्झिने राष्ट्रकविको कविता प्रकाश सापकोटा लेख्नुहुन्छ नेपाली हामी रहला कहाँ नेपालै नरहे राष्ट्रिय भावका गीत मात्र होइनन् प्रेम प्रतिका गीतमा पनि माधव घिमिरेलाई भेट्न सक्ने कवि नेपाली संगीत जगतमा कमै पाइन्छ तर पनि माधव घिमिरेको लेखनलाई लिएर भारतका प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चनले आफ्नो आत्मकथाको पाना भरेका छन् सम्मानपूर्वक नेपाली चलचित्र बन्न शुरू भए यता दुई हजार अठाइस सालमा साई नेपाल चलचित्र संस्थान स्थापना भएपछि बनेको पहिलो चलचित्र माधव घिमिरेले त्यसमा दुई गीत लेख्न लेखेका छन् फूलको थुङ्गा बहेर गयो र लोकलयको अर्को गीत यी दुवै गीतलाई हामी सम्झना गर्न सक्छौं तर यति बेला प्रस्तुत छ नातिकाजी शिवशंकरको संगीतमा तारादेवीको स्वरमा यो गीत साथी भनेर आँसु मै साँचु कसरी राष्ट्रकवि माधव घिमिरलाई डाक्टर छत्रा मातेले पनि जन्मोत्सवको शुभकामना दिनुभएको छ भने शम्भुजीले पनि त्यसै गरिकन टीका छेत्रीले त्यसै गरी मोरङ अजुवा सिजुवा हाल मलेसियाका सुकु सुतिहार लेख्नुहुन्छ कवि एवं नेपाली साहित्य जगतका शिखर पुरूष श्री माधव घिमिरेज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना माधव घिमिरे को नयाँ कृति जुन उहाँको सन्तानब्बेौं जन्मोत्सवको उपलक्ष्यमा प्रकाशन हुने तयारीमा थियो यसपालि प्रकाशन भएन माधव घिमिरेको जन्मभूमि पुस्तुनको नाउँ मन परेर कृष्णचन्द्र सिंह प्रधानज्यूले आफ्नो छोराको नाउँ नै पुस्तुन राखिदिनु भएको थियो भन्ने कुरा श्याम रिमालले यहाँ प्रेषित गर्नुभएको छ पुस्तुन प्रधान कृष्णचन्द्र सिंह प्रधानका छोरा हुनुहुन्छ र नेपालमा गीत संगीतको प्रतिलिपि अधिकार र लेख यो बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी कार्यमा लामो समय काम गर्दै आउनुभएका पुस्तुन प्रधानको नाम माधव घिमिरेको जन्मस्थानबाट प्रभावित भएर राखिएको यो जानकारीका लागि श्याम मालजीलाई धन्यवाद र मैले पुस्तन प्रधानजीसँग संयोगले म्युजिक रोयल्टी सोसाइटी नेपालका निम्ति काम गर्दा उहाँलाई कार्यपत्र प्रस्तुत गर्ने जिम्मेवारी दिएको थिएँ त्यति बेला कृष्णचन्द्र सिंह प्रधानजी पनि जीवितै हुनुहुन्थ्यो र पुस्तन प्रधानजीले त्यो कार्यपत्र प्रस्तुत गर्दा पनि यो माधव घिमिरेका बारेमा सम्झना गर्नुभएको थियो माधव घिमिरेको रितुम्बरा सत्यको वकालत गर्ने कृति महाकाव्य पूरा भएपछि राष्ट्रकवि बेत्रावती कुण्ड वर्णन भएको वर्णन नभएको कृति हिमपुल खण्ड काव्यलाई पूरा गर्न लाग्नेछन् भनेर श्यामजीले प्रसिद्ध गर्नुभएको छ माधव घिमिरे गीत लेखनमा ढिलो आए तर उनको गीतलाई सर्वोच्च उचाइ दिने गायक हुन् रत्नदास प्रकाश रत्नदास प्रकाशले माधव घिमिरेको गीतलाई हेरेपछि ओहो यो गीत त निकै लामो रहेछ गीत यति लामो लेख्ने होइन गीत छोटो हुनुपर्छ दुईटा अन्तरा एउटा मुखडा स्थायी हुनुपर्छ भनेर रत्नदास प्रकाशले भनेपछि नै माधव घिमिरेको गीत लेखनको शैली परिवर्तन भएर उनी आधुनिक गीत लेखनमा प्रवेश गरेका हुन् यद्यपि माधव घिमिरेलाई नेपाली गीतमा लोकशैलीका गीत बिताउने गीतकारका रूपमा पनि हामी सम्मानपूर्वक सम्झना गर्छौं पाण्डे एनबीएन लेख्नुहुन्छ सबैभन्दा गजबको कुरो दाईले राष्ट्रकविको जन्मदिन सम्झाइदिनु भयो धन्यवाद प्रिय कविवरलाई जन्मदिनको लाखौं लाख शुभकामना रमेश पाण्डे लेख्नुहुन्छ आदरणीय राष्ट्रकविज्यूलाई जन्मदिनको शुभकामना पालपाली दर्पण पनि जिउँदा इतिहास कविवर माधव घिमिरेलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुहुन्छ कविवर माधव घिमिरेका धेरै गीतहरूमा स्थान विशेषको चर्चा पनि अवश्य हुन्छ मर्स्याङदी खोला कति नरमाइलो सुसाइरहेको यो गीत मञ्चमा प्रस्तुत गरेका थिए पाकिस्तानका प्रसिद्ध गजल गायक गुलाम अलीले नेपाल प्रज्ञा प्रतिष्ठानको मञ्चमा यो मर्स्याङदी खोला नरमाइलो सुसाइरहेको त्यो सुसाइरहेको शब्दको उच्चारण गुलाम अलीले नारायण गोपालबाट सिक्न वा नारायण गोपालको जस्तै गाउन धेरै मेहनत गर्नु पर्यो नारायण गोपालले थाहा पाए एक दिन गुलाम अलीले मेरो गीत गाउँदैछन् भनेर नारायण गोपाल गुलाम अलीले गाएको हेर्न पुगे तर संयोगले वा लाजले हो गुलाम अलीले नारायण गोपालका अगाडि नारायण गोपालको गीत गाउन सकेनन् र उनले त्यस दिन माफ मागे नारायण गोपाल जुरुकै उठेर हिँडे र भने यसले मेरो अगाडि गीत नगाउने रहेछ भनेर त्यो गीत नारायण गोपालले माधव घिमिरेको रचनामा नातिकाजीको संगीतमा गाएका हुन् यो गीतको जन्म दुई हजार एक्काइस सालमा भएको के देखे सपना मैं मरी गाए को मैं मरी गाए को बतास भी गएको फुल धैझरी गएको पारी घमर छाया माझमा पियर र पारी घामर छाया माझमा पियर संसारमा जन्म तेर ईश्वर बैसमा नामर बैसमा नाम आजैर राति के देखे सपना मै मरे गए को भर्खर नयाँ डेरा सरेका माधव घिमिरे भर्खर वैवाहिक जीवनमा बाँधिएका माधव घिमिरे आफ्नो पहिली पत्नी गौरीको निधनपछि नयाँ जीवन शुरूआत गरेका माधव घिमिरेको जीवनमा महाकाली दोस्रो पत्नीका रूपमा आउनुहुन्छ विवाह गरेको केही समयपछि माधव घिमिरेकी पत्नी महाकालीले एक दिन बिहानै उठ्ने बित्तिकै कविवर माधव भन्छन् मैले त के हो के हो आज राति सपनामा मै मरि गएको सपना देखे यो गीत महाकालीकै प्रेरणाले माधवीहरूले लेखेका हुन् एक्काइस सालमा लैनचौरको डेरामा यो गीतको जन्मको केही समयपछि नातेकाजीले यसलाई संगीत गरे नारायण गोपालले गायो नारायण गोपाल जो पछि मर्स्याङदी खोला कसरी रुँदो रहेछ भनेर हेर्नका निम्ति लमजुङ पनि पुगे यी धेरै सम्झनाका बीच माधव घिमिरेका गीतलाई हामी ससम्मान सुन्न सक्छौं मधुकर खड्गा चेतनारायण घिमिरे गोवर्धन पूजा सन्तोष सेजवाल हेमप्रकाश मन्जिल सबैले राष्ट्रकवि माधव घिमिरेलाई जन्मोत्सवको लोचीमा शुभकामना दिनुभएको छ बिहानदेखि आज राष्ट्रकवि माधव घिमिरे व्यस्त थिए अन्तर्वार्ता साहित्यिक कार्यक्रम सभा संगत र राति नौ बजेको हारहारीसम्म पनि उज्यालोको स्टुडियोबाट सम्पर्क गर्न खोज्दा उनी भेटिएनन् र मुस्किलले मैले माधव घिमिरेका पुत्रलाई सम्झाए यस्तो उमेरमा पनि बुवालाई घरबाट बाहिर पठाउने त होइन दाई आज जन्मदिनकै कार्यक्रम भएको हुनाले लमजुङ स्याङजाको एउटा साहित्यिक समूहले उहाँलाई सम्मान गर्ने भएको भरमा त जानुभएको भनेपछि हामीले करिब करिब नौ बजेर पन्ध्र मिनटमा राष्ट्रकवि माधव घिमिरेलाई उहाँको निवासमा भेट्यौं र जन्मदिनको शुभकामना दियौं र उनको रचना रचनाशीलता र डाक्टर हरिवंश राय बच्चन त्यसै गरी उनको गीत पहिलोपटक गाउने गायक रतनदास प्रकाशका बारेमा कुराकानी गर्यौं यो कुराकानीको सानो अंश यहाँ प्रस्तुत छ हार्दिक धन्यवाद जुन कुराले हाम्रो हृदयलाई छुन्छ त्यही कुरामा हामी लाग्नुपर्छ सङ्गीत साहित्य राजनीति भए पनि हुन्छ समाजसेवा भए पनि हुन्छ तर त्यसमा चाहिँ छोड्नु हुँदैन समर्पित भावले जीवनको अन्त्यसम्म त्यहाँ लागिराख्न पर्छ अर्थात् त्यो कामलाई लिएर हामी सधैँ सृजनशील हुनुपर्छ त्यो त्यो त्यो भयो भने सफलता हुँदो रहेछ भन्ने कुरा मैले अनुभव गरेँ मैले कविता लेख्न थाल्दा पहिले कविता के हो भन्ने पनि थाहा थिएन मलाई थाहा थिएन गर्दै जाँदा भाकाहरूले कविता हुँदो रहेछ भन्ने थाहा भयो पछि चाहिँ होइन राम्रा राम्रा शब्द राख्यो उक्ति राम्रो बनायो भने कविता हुँदो रहेछ भने पछि आएर त के थाहा भयो भनेदेखि वास्तविक हृदय त्यो थम्ब्याएको जो सत्य हो त्यो त्यो पो कविताहरू छ अर्थात् अरू हामीले जो संसारलाई जीवनलाई दिने हेर्ने जो दृष्टि हो अनुभव गर्ने जो गरे भावना हो त्यो भावना त हृदयको हो तर त्यो दृश्य पनि जो मस्तिष्कको चिज हो त्यो चाहिँ हृदयको वस्तु बनाउनु पर्दो रहेछ तब मात्रै अर्काको दिललाई छुँदो रहेछ भन्ने कुरा पछि आएर थाहा भयो यहाँको पहिलो गीत गाउने रतनदास प्रकाश होइन यहाँलाई भारतबाट आएर भेट्ने कवि हरिवंश राय बच्चन यी सबै सम्झनाहरू गर्दा कस्तो हुन्छ हजुरलाई आज महसुस पहिले त के थियो हो भनेदेखि मैले लोक लय नै हो तर लामो किसिमको लेखेको थिएँ र रब्दासजी म लोकलयमा लेख्छु भन्ने उनलाई थाहा थियो एक दिन आए र गीत मागे मैले के भने यो गीत हुन्छ भन्छ भने लामो थियो ओहो यो त हुन्छ तर गीतमा चाहिँ थाहै हुन्छ पहिले अनि अन्तरा हुन्छ त्यसरी मिलाउनुहोस् अनि म यो गाउँछु लगाएर भने अनि पछि त्यही बसेर मैले मिलाएँ त्यसपछि उनले रेडियोमा गाएँ त्यो सुनेरै मान्छेहरूले के अरे रुचाए पहिलो यो चाहिँ रक्तझासीको बारेमा अब मलाई के छ भनेदेखि मैले त्यो लोकलय प्रवेश गराएँ त्यो अधिकांश लोकगीत लोकलय चाहिँ मैले प्रवेश गराएको हो लोक के अरे गीतमा भन्ने लाग्छ तर यो अनुसन्धानको कुरा हो अनुसन्धानले अर्कै लेखेर गरेको पनि हुन सक्छ यहाँ सन्तानब्बे वर्ष उमेर पुग्दा पनि आज हामीसँग नौ बजेर पन्ध्र मिनटमा कुराकानी गर्दै हुनुहुन्छ

होला डाँडामाथि झुर्किएको तारा पानी पर्यो आशाको रात बारीबाट बज्न लागे मकैका पात संसारमा कहानी र झुझ आधरा पैकले उठी आज कलै सम्झम आज कलै सम्झम धारा सँगै गाउँ गाउँ लाग्छ झुम्किरीको झुम्किरीको साथ उडी गाउँ गाउँ लाग्छ झमझम पानी पर्यो आकारको रात आधारा पढाइएको धारा अजमिको मनो मनै सम्झिएको प्यारा पानी पनि जाउँछ मेरो मन पनि आउँछ सन्तोष खनाल सांसारिक जोगी दिनेश नेउपाने धेरैको यो सँगै राष्ट्रकवि माधव घिमिरेलाई अझै उत्तरोत्तर जिन्दगीको कामना गर्दछौ सक्रिय रहनुहोस् त्यसै गरी सृजनशील रहनुहोस् र नेपाली साहित्य नेपाली समाज र नेपाली जनतालाई अझै आफ्ना साहसिक कृतिहरू दिनुहोस् यही कामना गर्दछौ माधव घिमिरेका रचना गीत र जीवनका कुरा गर्दा हामीलाई धेरै ऊर्जा मिल्छ यहाँहरू सबैमा यो ऊर्जा सरोस भन्ने कामनासहित आजको यस कार्यक्रमबाट विदा माग्नुभन्दा अगाडि नारायण गोपाल देवी र साथीहरूको स्वरमा माधव घिमिरेको रचनाको यो गीत नातिकाजी शिवशंकरको संगीतमा राख्दै प्राविधिक मित्र दिनेश निरौला र यो प्रस्तोता प्रकाश हामीलाई विदा दिनुहोस् कति राम्रो देउराले त हेरी राम्रो ए मुखै देख्दा माया लाग्ने